सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन एउटा सिङ्गो जुनले पनि छाया हुन्छ धेरै एउटा सिङ्गो जुनले पनि छाया हुन्छ धेरै कति छाया आफ्नै दायाँ बायाँ हुन्छ धेरै अधेरीमा छाडी जाने छाया झनै याद आउँछ बहकिने मन न हो माया हुन्छ धेरै बहकिने मन न हो माया हुन्छ धेरै एउटा भिन्नै रेडियो कार्यक्रम बहकिने मन सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत हरेक सोमबार राति सभा नौ बजेपछि देशका विभिन्न सामुदायिक रेडियोहरूबाट एकैसाथ भेटिएर छुट्नै पर्ने रित मेटिएन भेटिएर छुट्नै पर्ने रित मेटिएन एउटा मान्छे टाढा भयो प्रीत मेटिएन भेटिएर छुट्नै पर्ने रित मेटिएन एउटा मान्छे टाढा भयो प्रीत मेटिएन आँसुहरू बगेपछि मन हल्का हुन्छ भन्थे आँसुहरू बगेपछि मन हल्का हुन्छ भन्थे भेटिएर छुट्नै पर्ने रित मेटिएन एउटा मान्छे टाढा भयो प्रीत मेटिएन आँसुहरू बगेपछि मन हल्का हुन्छ भन्थे कति रोइँ जिन्दगीमा धित मेटिएन कति रोइँ जिन्दगीमा धित मेटिएन यहाँ माली रहे गुनासो कहिले पनि अर्काको लागि हुँदैन त्यो आफ्नो लागि मात्रै हुन्छ एकल स्वामित्व हुन्छ त्यसमा आफैलाई मात्र बिझाउँछ त्यसले आँसुले कोतरेको मन कहिले बिर्सेको हुँदैन सधैँ बिमारी भइरहन्छ रोइरहन्छ सधैँ प्रकृतिको अजीवता नै भन्नुपर्छ बर्खामा उर्लिएको खहरे हिउँदमा च्याप्पे सुक्ने असारको हिलाम्मे गइदेखि चैत्यमा पटपटे फुट्ने तर मान्छेको आँखा भने जुनसुकै मौसममा पनि उसै गरी रोइदिन सक्ने यो मान्छेको मन पनि कति कमलो छ कति सजिलो जहाँ पनि लेउ जस्तो टाँसिहाल्छ र फेरि दुख्न थाल्छ यात्रामा कोही पनि कहिल्यै एक्लो हुँदैन केही समयका लागि मानिसहरू भेटिँदै जान्छन् छोडिँदै जान्छन् जीवनभरि नै यस्तै भइरहन्छ छोड्छु नै भनेर त कसले छोड्छ र तर हिँड्दा हिँड्दै अघि बढ्दा बढ्दै मान्छेहरू छोड्दै जान्छन् बरु तिनका यादहरू भने सधैँ आलै रहन्छन् ताजै रहन्छन् र त बिझाउँछन् घरिघरि मनै कुँडिने गरी हुन त मान्छे कहिले पनि तृप्त रहन सक्दैन सन्तुष्ट रहन सक्दैन आफूसँग भएकैमा कहिले चित्त बुझाउँदैन ऊ हातको फूलको व्यवस्था गर्दै आकाशको जुन हेरेर लोभिन्छ पहिलोपटक पशुपति मन्दिरको बाहिर लस्करे बसेका माग्नेहरू देखेर विरक्त लागेको मलाई मान्छे किन यति धेरै गरिब हुन्छन् होला भनेर मन अमिलो बनाएको जब मन्दिरभित्र गएँ अनि त अचम्मै लाग्यो पुगेश्वरी आएका भन्नेहरू पनि अनेकन कुराहरू माग्दै थिए आफ्नै शैलीमा गरिबहरू मन्दिर बाहिर बसेर माग्दा रहेछन् मान्छेसँग धनीहरू मन्दिरभित्र पसेर माग्दा रहेछन् मूर्तिसँग अनि यसो सोचे हामी त माग्ने जन्मेका मान्छे आफ्नो खुसीका लागि अर्काको जिन्दगी माग्ने मान्छे हामी कहिलेकाहीँ यसो सोच्छु कतिसँग कति पटक के के मागिएछ जिन्दगीमा सानैमा टालाटुली खेल्दा भाँडाकुँडी मागिएछ गोठालो जाँदा कति पटक बिर्खेसँग लौरो मागिएछ बाउसे जाँदा रोपारहरूसँग घुम मागिएछ यी त सबै सम्झनाबाट खोइलिसकेका पनि रहेछन् तर निकै पस्यो भने कहिले बोल्न नसक्ने गरी भोलिपल्ट डोली चढ्ने तर्खर गरिरहेकी कसैसँग अघिल्लो साँझ नै बडो हिम्मतले रुमाल मागिएछ अनि उद्घाटन स्वरूप त्यही रुमालमा आँसु पनि मागिएछ डोली चढी गयौ तिमी रोइरहे करेसामा डोली चढी गयौ तिमी रोइरहे करेसामा आँसुले नै त्यही रुमाल धोइरहे करेसामा डोली चढी गयौ तिमी रोइरहे करेसामा आँसुले नै त्यही रुमाल धोइरहे करेसामा रातो हुँदा तिम्रो सिउँदो छटपटिँदै थिएँ एक्लै रातो हुँदा तिम्रो सिउँदो छटपटिँदै थिएँ एक्लै भक्कानीले तिम्रो तस्बिर छोइरहे करेसामा डोली चढी गयौ तिमी रोइरहे करेसामा आँसुले नै त्यही रुमाल धोइरहे करेसामा घर वर्षौं धरावासीको शरणार्थीमा आइते दमाईले भनेका थिए यात्रामा भेट म माया प्रीति बस्यो परिस्थितिले त्यो छुट्छ नै म बाटामा भेटिएको एक क्षणको सहयात्री फेरि हाम्रा बाटाहरू छुटिए भविष्यमा कतै भेट भए चिन्जान गर्नु नपर्ला अति नै मर्मस्पर्शी लाग्छ मलाई यो उद्गार भविष्यमा कतै भेट भए चिन्जान गर्नु नपर्ला सायद यस्तै परिचय पैँचो दिएर टाढियौ तिमी पनि तिमीसँग मन मिलाउनुको माया प्रीति लगाउनुको एउटै मात्र फाइदा कि भोलि फेरि दोहोऱ्याएर परिचय गर्नुपर्ने छैन तिमीसँग बिर्सियो हालिछौ भने पनि सम्झाइदिन सक्छु तिमीसँगका कैयन स्मृतिहरू मनको सन्दुकमा जतनसाथ कैद गरेर राखेको छु मैले नहराउने गरी नबिलाउने गरी अनि नमेटाउने गरी कहिलेकाहीँ तिनै स्मृतिहरूले पोको पारिएका बिलौनाहरू दुखेसोहरू अनि केही गुनासोहरू सार्वजनिक हुने रहर गर्छन् तर म फकाई फुललाई फेरि पनि भूमिगत भइरहन अभिप्रेरित गर्छु तितो होस् या मिठो एउटा आत्मीय विगत त जसको पनि हुनुपर्छ जसलाई सम्झिएर हराउन सकियोस् कहिलेकाहीँ आफैदेखि यदा कदा हराउनुको पनि बेग्लै मजा हुन्छ प्रेममा आफ्नै परिचय बोलेर पर्यटक बन्छ अरे मान्छे सायद हराउँछ होला आफैदेखि कता कता मन त एउटा गुण हो जहाँ हरेक साँझ माउको पखेटामा घुस्रिएर सुस्ताउँछन् बचेराहरू जब पखेटा पलाउँछ अनि भुर्र उडेर जान्छन् कहिले नफर्किने गरी बरु अन्तै पुगेर अर्को गुण बनाउन तल्लीन हुन्छन् तर हिजो बचेरा काखे च्यापेर निधाउने छरी आज मात्र यादहरू सङ्घालेर बास बस्छे तिनीहरू फर्केर आउने सोच्दा सोच्दै निधाउँछे हो यसै गरी दिनहरू बिताउँछे त्यही गुणहरूमा सम्झनाहरूमा यादहरूमा अनि आफ्नै अतीतहरूमा आउनेहरू गएपछि मन पनि खाली हुन्छ आउनेहरू गएपछि मन पनि खाली हुन्छ सँगै बस्छु भन्ने मान्छे आखिरीमा जाली हुन्छ आउनेहरू गएपछि मन पनि खाली हुन्छ सँगै बस्छु भन्ने मान्छे आखिरीमा जाली हुन्छ बाटाभरि जतिसँग चिना जाने भए पनि बाटाभरि जतिसँग चिना जाने भए पनि आउनेहरू गएपछि मन पनि खाली हुन्छ सँगै बस्छु भन्ने मान्छे आखिरीमा जाली हुन्छ बाटाभरि जतिसँग चिनाजानी भए पनि आखिरीमा यादहरूकै हाली मुहाली हुन्छ आउनेहरू गएपछि मन पनि खाली हुन्छ सँगै बस्छु भन्ने मान्छे आखिरीमा जाली हुन्छ सा भेट्यो भने फुल किन चुड्यौ भने सोधु लामा फेरि अर्को चुन्न खोजे जबरजस्ती रोकु लाम अलि ओर सरेर एकाग्र भई बसे तपाईँ आज पनि उसै गरी बहकाउन खोजु लाम सीआईएनमा सोमबार बीबीसी पछि आउँछ एकैछिनमा जान्छ तर सबको मनमा छाउँछ हिजो भन्दा आज राम्रो आज भन्दा भोलि बहकिने मन हो यो मन बहकाउँछ खुसी थोरै आँसु धेरै छ आज पनि पारी एक वारी महावीर छ आज पनि तपाईँले यो एक हप्तामा कम्तीमा पनि एकचोटि कुनै बेला कसैसँग कुरा गर्न योग्य सम्झनु भएको एउटा रेडियो कार्यक्रम बहकिने मन पटक कार्यक्रम सुनिरहनु भएको तपाईँ पहिलेदेखि सुन्दै आइरहनु भएको तपाईँ अनि आज पनि उसै गरी फोन लगाउन तयार रहनु भएको तपाईँ सबै सबैलाई नमस्कार म महावीर विश्वकर्मा सदाझै आज पनि रेडियो कार्यक्रम बहकिने मनको अघि लागेर ढोका ढकढक्याउन आइपुगे सारथी एकराजसँगै तपाईँ रुँदा रोइदिन्छु हाँस्दा रमाउँछु ढुक्क हुनुहोस् आज पनि खुबै बहकाउँछु रेडियो कार्यक्रम बहकिने मन तपाईँ यति बेला सुनिरहनु भएको छ र मलाई यो भन्न खुसी लागेको छ कि आजबाट रेडियो कार्यक्रम बहकिने मन देशभरिका त्रिचालिसवटा रेडियोबाट हामी एकैसाथ आवाज मिसाइरहेका छौँ रेडियो मकवानपुर मकवानपुर र रेडियो एकता सर्लाहीबाट पनि आज हामीले आवाज मिसाइरहेका छौँ तसर्थ पनि सुरुवातमै रेडियो मकवानपुरका स्टेशन म्यानेजर आशिष दुलालजीलाई धन्यवाद यसै रेडियो एकता सर्लाहेका स्टेसन म्यानेजर कृष्ण समर्पणजीलाई धन्यवाद र सबै दुवै रेडियोका साथीहरूलाई धेरै धन्यवाद रेडियो मकवानपुर मकवानपुरमा यो समयमा बजिरहेको कार्यक्रम आइरहने कार्यक्रम उपन्यासका पानाहरू तपाईँ शुक्रबार बिबिसी पछि सुन्न सक्नुहुन्छ यसै रेडियो एकता सर्लाहीमा यही समयमा बज्ने गजलका शेरहरू कार्यक्रम तपाईँ भोलि मंगलबार बिबिसी पछि सुन्न सक्नुहुन्छ यो जानकारी सँगै अब कार्यक्रममा प्रस्तुत प्रवेश गर्नुपर्ने बेला भएको छ सामुदायिक सूचना नेटवर्क सिआइएनसँगको सहकारीमा रेडियो जागरण बुटोले उत्पादन गरेको यो कार्यक्रम बहकिने मन लिएर हामी आज पनि उसै गरी आएका छौँ र प्रेम र प्रेम र जिन्दगीका विषयमा हामी अलिक गहिरो ढङ्गमा गएर कुराहरू गर्छौँ कार्यक्रममा तपाईँ पहिलोपल्ट कार्यक्रम सुनिरहनु भएको भए र सुरुवातमा हामीले गत हप्ता फोनमा आउनुहुने मध्येबाट उत्कृष्ट मुक्तक भन्नुहुने साथीलाई लिएर आउँछौँ त्यसपछि अरू साथीहरूसँग आज हामी उहाँहरूको मुक्तक सुन्छौँ एउटा प्रश्न पनि उहाँहरूलाई राख्छौँ र प्रश्नमा उहाँहरूको जवाब सुन्छौँ फोनमा आउनुहुने साथीहरूले शून्य एक पचपन्न पचास नौ सय बयासी यो नम्बर डायल गरेर आउनुहोला र एक राज्यलाई तपाईँको आफ्नो नाम र फोन नम्बर टिपाइदिनुहोला तपाईँलाई एउटा प्रश्न राख्छौँ तपाईँको जवाब सुन्छौँ बीचबीचमा तपाईँलाई बहकाउने केही खुराकहरू पनि लिएर आएका छौँ यसै गरी नै अघि बढ्छौँ कार्यक्रम बहकिने मनमा र तपाईँलाई मैले भन्नुपर्ने हुन्छ प्रेम र जिन्दगीकै विषयमा अलि गहनतम ढङ्गले हामीले चर्चा गरिरहँदा आज मैले उठाउने विषय रहेको छ प्रेम र जोखिम किन सँगै रहन्छन् प्रेम भन्ने बित्तिकै त्यसमा किन जोखिम पनि टाँसिएर आउँछ जोखिम अनगिन्ती हुन सक्छन् आशंकाका जोखिम बिछोडिने जोखिम सामाजिक परिबन्धहरूको जोखिम र कहिले त्रिपक्षीय या तेस्रो पक्षबाट हुने जोखिम यो जोखिमहरू प्रेममा किन सँगै रहन्छन् यो विषय आज मैले उठान गरेँ शून्य यो नम्बरमा तपाईँ आउन सक्नुहुन्छ यतिखेर गएको आएको हप्ता उत्कृष्ट रहनुहुने साथी हामीले फोन सम्पर्कमा लिएर आएका छौँ सुनिता बडुवाल हुनुहुन्छ सुर्खेतबाट सुनिताजी स्वागत छ तपाईँलाई कार्यक्रम बहकिनी मनमा र बधाई पनि छ है तपाईँलाई अनि सुनिताजी सुर्खेत भनेपछि कहाँनिर हो तपाईँको ठ्याक्कै बसोबास चाहिँ तपाईँको बसाइ कहाँ हो सुर्खेत कुन ठाउँमा पछाडि रेडियोको आवाज अलिक ठुलो आइरहेछ भने घटाइदिनुहोस् भन्नुहोस् ल पछाडि को को हुनुहुन्छ अनि पेसाको हिसाबले या अध्ययनरत हुनुहुन्छ के गर्दै हुनुहुन्छ सुन्दाजी तपाईँ हेलो हेलो हजुर सुन्दै हुनुहुन्छ मलाई अनि के गर्नुहुन्छ तपाईँ पढ्दै हुनुहुन्छ कि अरू पेसातिर के गर्दै हुनुहुन्छ हजुर म अध्ययन गरिरहेको छु अहिले ब्याचलर फर्स्ट इयरमा ए अनि परिवारमा को को हुनुहुन्छ परिवारमा दिजु हुनुहुन्छ अनि भाइ अनि मम्मी ड्याडी अनि म लगायत पाँचजना छौँ सबै सबैलाई सम्झना रेडियो कार्यक्रम बहकिने मनकै तर्फबाट तपाईँलाई म सोध्छु तपाईँलाई चाहिँ कस्तो लागिरहेको छ बहकिने मनमा गत हप्ताको उत्कृष्ट रहिरहँदाखेरि एकदमै खुसी लागेको छ अनि मैले पहिल्यैदेखि सुनिरहेको थिएँ जो धेरै फोन लगाउन प्रयास गर्थेँ लाग्थेन अघिल्लो हप्ता पहिलो कलर नै भएर लाग्यो जो एकदमै खुसी छ अब यो खुसीको अवसरमा अर्को एउटा पनि कुरा मलाई तपाईँलाई सोध्न मन लाग्यो प्रेम र जोखिम किन सँगै रहन्छन् अब संसार विश्वासघाती छ के अरे अनि अब विश्वास हुँदैन अनि त्यसमा विश्वास नभएकै कारणले जोखिम पनि आउँछ अब चाहिँ गत हप्ता उत्कृष्ट रहनुहुने साथी तपाईँको मुक्तक सुन्छौँ हामी सुरु गर्नुहोस् तपाईँको मुक्तक हुन्छ सुरु गर्छु तिमीसँगै रात कटाउन सजिलो तिमीसँगै रात कटाउन सजिलो हुँदा एकैसाथ कटाउन सजिलो तिमीसँगै रात कटाउन सजिलो हुँदा एकै साथ कटाउन सजिलो मिलन बिछोड अनि दुःख सुखका तिमीसँगै रात कटाउन सजिलो हुँदा एकै साथ कटाउन सजिलो मिलन बिछोड अनि दुःख सुखका गरेर बात कटाउन सजिलो हुँदा एकै साथ कटाउन सजिलो तिमीसँगै रात कटाउन सजिलो हुँदा एकै साथ कटाउन सजिलो आऊ अब यसै गरी जीवन बिताउँ सधैँ आऊ अब यसै गरी जीवन बिताउँ सधैँ मैले तिम्रो तिमीले मेरो भलो चिताउँ सधैँ आऊ अब यसै गरी जीवन बिताउँ सधैँ मैले तिम्रो तिमीले मेरो भलो चिताउँ सधैँ तिम्रो आँसु म रोउँला मेरो तिमी पुस्नु तिम्रो आँसु म रुवाउँला मेरो तिमी बुझ्नु आऊ अब यसै गरी जीवन बिताउँ सधैँ मैले तिम्रो तिमीले मेरो भलो चिताउँ सधैँ तिम्रो आँसु म रुवाउँला मेरो तिमी पुस्नु झुपडीमा एउटा मिठो निन्द्रा निदाउँ सधैँ आऊ अब यसै गरी जीवन बिताउँ सधैँ मैले तिम्रो तिमीले मेरो भलो चिताउँ सधैँ हस् नमस्कार छुट्टिन्छौँ नमस्ते सुनिता बडवाल सुर्खेतबाट आउनुभएको थियो गत हप्ताको उत्कृष्ट रहनुहुने साथी र आजको हप्ता जको उत्कृष्ट रहनुहुनेछ तपाईँ आउनुहोला शून्य एक पचपन्न पचास नौ सय बयासी यो नम्बर हामीले खुला गरेका छौँ प्रेम र जोखिम किन सँगै रहन्छन् तपाईँ आइरहँदाखेरि यो बीचमा रेडियो कार्यक्रम बहकिनी मन तपाईँले सुनिरहनु भएको रेडियोहरूको म एकपटक नाम लिन्छु र जुन रेडियोमा कार्यक्रम बजिरहेको छ र मैले नाम लिने यहाँनिर छुटाएँ भने तपाईँले सिआइएनमा भोलि सम्पर्क गरेर प्राविधिक साथीहरूले जानकारी गराइदिनुहोला radio Jagaran Butwal radio Arpan Ratnanagar Chitwan radio Dhruvatara Bharatpur Chitwan radio Manakamana Gorkha radio Triyuga Udaipur radio Kapurkot Salyan radio Parasi Nawalparasi Jagaran FM Surkhet Nuwakot FM Nuwakot Naya Nepal FM Darchula Bheri FM Nepalgunj radio Udaipur Udaipur radio Mustang Mustang Saugat FM Baitadi रमाइलो समुदायको रेडियो ओखलढुङ्गा रेडियो नुन्थ रौतहट रेडियो भेरी सुर्खेत बजार रेडियो भेरी हरे radio Mandavi Pyuthan Bulbule FM Surkhet radio Rajmarg Dhading radio Dolpa Dolpa radio Deurali Arghakhanchi radio मुग मुगु मुगु रेडियो प्रतिबोध बाँके रेडियो देवघाट Tanahun Mero Sathi FM Tanahun Halesi FM Khotang radio Deukhuri Dang radio Samanata Kapilvastu radio Devdaha Rupandehi radio Surkhet Surkhet radio Sarayu Ganga Dang radio Narayani Birgunj radio Kohalpur Banke Damauli FM Tanahun radio Arghakhanchi Arghakhanchi radio Sharada FM Salyan voice FM Kapilvastu radio Narayani चितवन रेडियो हाम्रो पहुँच दाङ रेडियो मकवानपुर मकवानपुर र रेडियो एकता सर्लाहीबाट तपाईँ कार्यक्रम सुनिरहनु भएको छ कोही मित्र आइसक्नु भएको छ म उहाँ उहाँलाई सोध्छु प्रेम र जोखिम किन सँगै रहन्छन् हजुर नमस्कार हजुर नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ म विकास विश्वकर्मा चितवन मङ्गलपुरबाट माया गर्ने मान्छे बिचमा किन हराउनु भयो तर पनि खुसी लाग्यो आज चाहिँ बाटो बिराउनु भयो होइन म एकदम सुनि एकदम सुनिरहन्थ्यो तर फोनै नलाग्ने त्यही भएर अलिकति अप्ठ्यारो अप्ठ्यारो भएर थियो आज सुनिमै लाग्यो ए सुनेर साथ दिइरहनु भएको छ एकदम सुनेर साथ दिइरहेको सुनेर पनि साथ दिउँ यो साथ चाहिँ कहिले पनि नछुटोस् म सधैँ भन्छु हिँड्दैछ पाइला मेट्दैछ भनेको जस्तो चाहिँ नहोस् है एउटा त्यति भए त पुगिहाल्यो नि सम्झिरहनु पर्दैन नबिर्सिए त भइहाल्यो नि हजुर अनि विकास प्रेम र जोखिम किन सँगै रहन्छन् होला सायद जोखिम नभएको चाहिँ प्रेमै हुँदैन होला त्यही भएर हुन्छ जोखिमसँगै हुन्छ हामी त्यो अमृतको प्यालामा पनि बिचका घडाहरू हुन्छ भन्छौँ सायद त्यस्तै होला अब सुरु गरौँ धेरै पछि मुक्त सुने यो अवसर पाइरहेको छु मैले ल कोही आज दूर भयो सपना चकना सुर भयो जब हाँसो रहेन आफ्नो कोही आज दूर भयो सपना चकना सुर भयो जब हाँसो रहेन आफ्नो आँसु मलाई मन्जुर भयो कोही आज दूर भयो हजुर किन कोही दूर भयो किन कोही दूर भयो कसरी सपना चकनाचुर भयो किन कोही दूर भयो कसरी सपना चकनाचुर भयो आँसु पनि तपाईँले स्वीकार्नु भएछ किन कोही दूर भयो कसरी सपना चकनाचुर भयो आँसु पनि तपाईँले स्वीकार्नु भएछ यो सुन्दा हामीलाई चाहिँ साह्रै झुर भयो किन कोही दूर भयो कसरी सपना चकनाचुर भयो हस् नमस्कार छुट्टिन्छौँ विकास यतिखेर चेतनबाट फोन सम्पर्कमा हुनुहुन्थ्यो उहाँसँग पनि थोरै कुराकानी गऱ्यौँ कुराकानी सकेसम्म थोरै नै गर्छौँ र अलिकति मिठो गर्न खोज्छौँ त्यो प्रयत्न भने हाम्रो रहन्छ प्रेम र जोखिम किन सँगै रहन्छन् यो विषयमा तपाईँसँग केही सोध्नु छ तपाईँलाई केही कुरा म बताउँछु तिमी राम्री भएर मैले मन पराएँ कि मैले मन पराएर तिमी राम्री देखियो पत्तै भएन यो वाक्यलाई एकपटक फेरि सुन्नुहोस् त तिमी राम्री भएर मैले मन पराएँ कि मैले मन पराएर तिमी राम्री देखियो पत्तै भएन म सम्पूर्ण त भन्दिनँ तर अधिकांश प्रेमहरू यसरी नै सुरु हुन्छन् प्रेमको प्रक्रियालाई अन्त्य थाती राखेर यसमा उत्पन्न हुने भावनात्मक आवेगलाई मात्रै आधार मान्ने हो भने निश्चय नै प्रेमका दुईवटा कारणहरू निहित हुन्छन् प्रेममा दुईवटा कारण पहिलो कोही राम्री लागेपछि मनपर्छ दोस्रो कोही मन परेपछि राम्री लाग्छ कोही राम्री लागेपछि मन पर्दा हुने प्रेमका यी प्रकृतिका जोखिमहरू अनि कोही मन परेपछि राम्री लाग्दा हुने प्रकृतिका जोखिमहरू म एकैछिनपछि भन्छु कोही अर्का मित्र फोन सम्पर्कमा हुनुहुन्छ हजुर नमस्कार हजुर नमस्कार नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ म नुवाकोट नुवाकोटबाट भन्नुभयो है हजुर हजुर अनि तपाईँलाई पनि म सिधै सोचो प्रश्न प्रेम र जोखिम किन सँगै रहन्छन् प्रेम आफैमा पूर्ण हुँदैन त्यसमा जोखिम बाधा भेदन इत्यादि हुन्छ आफैमा पूर्ण हुँदैन एकदम मनसुनी गरी भन्नुभयो सुरु गर्नुहोस् तपाईँको पनि मुक्तक तिमीलाई देखेँ तिम्रो त्यो नयन मन पर्यो तिमीलाई देखेँ तिम्रो त्यो नयन मन पर्यो काखको सिरानी तिम्रो त्यो शयन मन पर्यो तिमीलाई देखेँ तिम्रो त्यो नयन मन पर्यो काखको सिरानी त्यो तिम्रो चयन मन पर्यो आत्मिक सुख छोडी तिमी भौतिक रूप सुख रुद्न पुग्दा आत्मिक सुख छोडी तिमी भौतिक सुख रुद्न पुग्दा गरिब छोड्यौ धनी रोज्यौ तिम्रो त्यो चयन मन पर्यो गरिब छोडी धनी रोज्यौ तिम्रो त्यो चयन मन पर्यो नयन मात्रै होइन उनको सबै राम्रो लागोस् नयन मात्रै होइन उनको सबै राम्रो लागोस् अनि भित्रभित्रै माया गर्ने इच्छा जागोस् नयन मात्रै होइन उनको सबै राम्रो लागोस् अनि भित्रभित्रै माया गर्ने इच्छा जागोस् जे हुन्छ आशंका मनभित्र भित्र कतै जे रहन्छ आशंका मनभित्र भित्र कतै यति कामना हामी गर्छौँ ती सबै सबै भागोस् नयन मात्रै होइन उनको अरू सबै राम्रो लागोस् नयन मात्रै मात्रै होइन उनको सबै राम्रो लागोस् हस् नमस्कार छुट्टिन्छौँ नुवाकोटबाट आउनुभएको थियो अब चाहिँ तपाईँको पालो छिटो छिटो फोन डायल गर्नुहोला शून्य एक पचपन्न पचास नौ सय बयासी यो नम्बर हामीले खुला गरेका छौँ र तपाईँ आइसक्नु भएपछि एक राज्यलाई तपाईँले आफ्नो मोबाइल नम्बर पनि टिपाइदिनु होला म जोखिमका बारेमा कुरा गरिरहेको थिएँ कोही राम्री लागेपछि मनपर्छ अब पहिलो यो कारणमा केही बेर विमर्श गरौँ यसले सिधै सौन्दर्यता र आकर्षणतासँग सम्बन्ध राख्छ हिजोका आजका अधिकांश प्रेमहरू यसमा पर्छन् अर्थात् अझ कोही राम्रो अथवा राम्रै लागेपछि प्रेमको अङ्कुरण सुरु हुन्छ त्यो सौन्दर्यले मनभित्र लोभ जगाइदिन्छ कसरी उसलाई आफ्नो बनाउने भन्ने लोभ हुन त राम्रो कुरा आफ्नै मात्र होस् भन्नु त मानवीय स्वभाव पनि हो त्यसैले पनि यसलाई नराम्रो नै भनिहाल्न त मिल्दैन तर यस्तो प्रकृतिको प्रेममा आशंका र वितृष्णा दुवैले डेरा जमाएका हुन्छन् फरक यति हो कि यी दुई कारक तत्त्वहरू सुरुमा सुसुप्त हुन्छन् जब मौका मिल्छ अनि गोमन सर्पले झैँ फडा उठाइहाल्छन् यस्तो प्रकृतिको प्रेमको सबैभन्दा डरलाग्दो जोखिम पनि यही नै हो तपाईँलाई अझ सरल रूपमा प्रस्ट्याउँछु म मानौ ए नामको केटाले खुबै राम्री भएकीले बी नामकी केटीलाई मन पराए र अन्तत दुवैजनाले एकअर्कासँग प्रेम पनि गरे आशंका नामको कारक तत्व त यति नै बेला पनि सक्रिय हुन थालिसकेको हुन्छ त्यो कसरी म एकैछिनमा भन्छु तपाईँलाई यो आशंका नामको तत्त्व कोही हुनुहुन्छ फोन सम्पर्कमा पहिला म उहाँसँग कुरा गर्छु हजुर नमस्कार नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ एकदम सन्चै छ एकदम सन्चै तिमीले सोध्यौ सन्चै छौ भने म सन्चो भइहाले बिरामीको त्यो बिछौनाबाट उठेर आइहाले निकै मनपर्ने यो गीत सम्झेँ तपाईँको त्यो प्रश्नले गर्दा अब अर्को प्रश्न तपाईँलाई प्रेम र जोखिम किन सँगै रहन्छन् हजुर दाई प्रेम र जोखिमको बारेमा कुरा गर्दा भनौँ हरेक राम्रा कुराहरूसँगै नराम्रा कुराहरू पनि गाँसिएका हुन्छन् जहाँ चुनौतीहरू हुन्छन् त्यहाँ सङ्घर्षहरू पनि अनि भन्छन् मेहनतको फल मिठो हुन्छ त्यसैले त प्रेममा जोखिम हुन्छ र त मिठो पनि गुलाबको फुलको पनि छेउछाउमा चाहिँ काँडा नै हुन्छ है एकदमै अब सुरु गर्नुहोस् तपाईँको मुक्तक हजुर वेदनाको आगो आखिर सल्काएर गयो बासदी बस्न मनमा जल्काएर गयो टाढिनु नै थियो भने भेट्थे नजिकिन टाढिनु नै थियो भने भेट्थे नजिकिन अनेक मिठा कुरा गर्न पल्काएर गयो वेदनाको आगो आखिर सल्काएर गयो बासदी बस्न मनमा जल्काएर गयो वेदनाको आगो मनमा सल्काएर को गएछ वेदनाको आगो मनमा सल्काएर को गएछ जाँदा जाँदै उतैतिर पल्काएर को गएछ वेदनाको आगो मनमा सल्काएर को गएछ जाँदा जाँदै उतैतिर पल्काएर को गएछ थोरै मात्र बोल्थ्यो होला तर पनि धेरै भन्थ्यो थोरै मात्र बोल्थ्यो होला तर पनि धेरै भन्थ्यो जाँदा जाँदै हर बखत याद झल्काएर को गएछ वेदनाको आगो मनमा सल्काएर को गएछ जाँदा जाँदै उतैतिर पल्काएर को गएछ हस् नमस्कार छुट्टिन्छौँ नमस्ते प्रत्यक्ष दाङबाट फोन सम्पर्कमा शून्य एक पचपन्न पचास नौ सय बयासी यो नम्बर अघि म भन्दै थिएँ तपाईँलाई कि आशंक नामको कारक तत्त्व कसरी सक्रिय हुन थाल्छन् म तपाईँलाई बताउँछु भनेर कसरी भने अघि मैले ए नामको केटाले खुबै राम्री भएकीले बी नामकी केटीलाई मन पराएर अन्त दुवैजनाले एकअर्कासँग प्रेम पनि गरे भनेको थिएँ जस्तै बीको मोबाइल एकछिन व्यस्त हुँदा बी नामको केटीको मोबाइल एकैछिन व्यस्त हुँदा यसलाई तनाव हुन्छ यो तपाईँले भोग्नु भएको कुरा भन्दैछु है म तपाईँको कुरा अझ राति दस बजेपछि करिब दस मिनट मात्रै मोबाइल व्यस्त भइदिनुपर्छ अनि त के चाहियो र झगडाको बिउ नै त्यही भइदिन्छ कसले फोन गरेको किन गरेको किन यति लामो समयसम्म कुरा गरेको जस्ता अनगिन्ती प्रश्नको जवाब दिँदा दिँदा हैरान हुन्छ बी कसले फोन गरेको भनेर कल हिस्टोरी नै देखाउन विश्वास दिलाउनु पर्ने अवस्थासम्म पनि आउन सक्छ यो अचेल तपाईँको प्रेमको कुरा गर्दैछु म अनि यस्तो प्रकृतिको प्रेममा प्रेमी प्रेमिका भेट हुने बित्तिकै गर्ने पहिलो काम चाहिँ के हुन्छ भने अनेक बाहनामा एकले अर्काको मोबाइल मागेर म्यासेजको इनबक्स र सेन्ट आइटम्स चेक गर्छन् यदि बी आफन्तको घरमा गएको या बिहेमा अथवा बजार गएको छ र घर ऊ फर्किएको छैन भने ऊ नफर्किएसम्म ए नामको केटालाई यति धेरै छटपटी हुन्छ कि छिनछिनमै फोन गरेर निकै जानकारी माग्ने गर्छ कहाँ छौ के गर्दैछौ तर ती पटक पटकका फोनमा अनिवार्य रूपमा उसले सोध्ने प्रश्न चाहिँ त्यहाँ अरू को को छन् छेउमा या छेउमा केटा बोले जस्तो लाग्यो नि त भन्ने जस्ता प्रश्नहरू नै हुन्छन् यी तमाम उदाहरणबाट म के प्रस्ट्याउन खोज्दैछु भने यस्तो प्रकृतिको प्रेम जति झाँगिँदै जान्छ आशंका पनि सँगसँगै मौलाउँदै जान्छ यो प्रेमसम्मको कुरा गरेँ मैले अब विवाहपछि यो रूप कसरी अगाडि बढ्छ म एकैछिनमा आउँछु एकैछिनमा तपाईँलाई सुनाउँछु त्यो कुरा कोही हुनुहुन्छ फोन सम्पर्कमा हजुर नमस्कार हजुर दादा नमस्ते नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ अहिले आवाज अलि एकदमै कस्तो आइरहेछ तपाईँको प्रश्न आइरहेको छैन है लाउड स्पिकर गर्नुभएको छ भने नगर्नु होला ल ल एकदम तपाईँसँग एकदम बोल्न मन लागिरहेछ मलाई अनि सन्चै हुनुहुन्छ होला आवाजले नै प्रश्न प्रेम र जोखिम किन सँगै रहन्छन् होला फिल्मका दुई साइड एउटै आमाका दुईटा छोरा हुनुपर्छ दादा त्यही भएर एउटै आमाका दुईवटा छोरा हुँदा नि एउटै आमाका दुईटा सन्तान भनौँ न हामी होइन किन लैङ्गिक विभेद गर्छौँ हामी यहाँनिर र अब तपाईँको मुक्तक सुन्ने पालो हुन्छ हुरी बतासँगै उनले बुवाहरू यसो भन्दैछन् हुरी बतासँगै उनले बुवाहरू यसो भन्दैछन् सधैँ बास बस्ने भ्यागुताका कुवाहरू यसो भन्दैछन् के पायौँ र छोराछोरी जन्माएर हामीले हुरी बतासँगै उनी बुवाहरू यसो भन्दैछन् सबै बास बस्ने भगुत्ताका कुवाहरू यसो भन्दैछन् के पायौँ र छोराछोरी जन्माएर हामीले आफ्नो सन्तानदेखि हेटिएका आमा बुबाहरू यसो भन्दैछन् हुरी बतासँगै उड्ने बुवाहरू यसो भन्दैछन् सबै बास बस्ने भगुत्ताका कुवाहरू यसो भन्दैछन् साँच्चै आमा बुवाले के भन्नुभयो र साँच्चै आमा बुवाले के भने भने खै साँच्चै आमा बुवाले के भने खै उडी जाने धुवाले के भने खै साँच्चै आमा बुवाले के भने खै उडी जाने धुवाले के भने खै भनेका सबै कुरा उतार्नै पर्छ भन्ने होइन भनेका सबै कुरा उतार्नै पर्छ भन्ने होइन टाढाबाट उडी आएको सिमलोको बुवाले के भने खै साँच्चै आमा बुवाले के भने खै उडी जाने धुवाले के भने खै दस नमस्कार छुट्टिन्छौँ कमल देखेर फोन सम्पर्कमा हुनुहुन्थ्यो अलि त्यति प्रश्न चाहिँ बुझिरहेको थिइनँ उहाँको आवाज मैले र म त तपाईँलाई भन्नु नै छ अघिको क्रमबद्धता कुराहरू विवाहपछि जुन आशंकाको बानी भन्दै थिएँ मैले यो बानीले मनमुटावको सीमा नागेर कुटपिटसम्म पनि पुर्याउँछ यो यस्तो प्रेमको सबैभन्दा ठूलो कमजोरी नै आशंका हो जुन मैले यस्तो प्रेम भन्नाले पहिलो प्रकृतिको प्रेम भन्दैछु कोही राम्री लागेपछि मनपर्ने प्रेम र हामी अधिकांशले आफ्नै वरिपरि समाजमा पनि देखेका छौँ जसले प्रेम विवाह गरिसकेका हुन्छन् उनीहरूको बीचमा पनि यस्ता किसिमका हरकतहरू हुन्छन् अनि दोस्रो कमजोरी चाहिँ यो प्रकृतिको प्रेमको वितृष्णा हो यो तत्त्व विशेष गरी विवाहपछि मात्रै सक्रिय हुन्छ यो प्रेममा रहँदाखेरि वितृष्णा लाग्दैन प्रेमिकाप्रति या प्रेम प्रेमीप्रति तर विवाहपछि भने यो वितृष्णा भन्ने तत्त्व पनि सक्रिय हुन्छ नेपालीमा एउटा उखान छ नपाउँजेल कस्तो कस्तो पाएपछि सस्तो हो यही उखानले चरितार्थ गराउँछ यसलाई एउटा बडो अजीब कुरा चाहिँ के छ भने प्राय प्रेमिका र श्रीमृतिलाई हेर्ने नजर नितान्त फरक फरक हुन्छन् मान्छेहरूका छोराछोरी आफ्नो राम्रो श्रीमती अर्कैको भन्ने नेपाली उखान बुढापाकाले यसै चलाएका होइनन् सत्यता छ यो भित्र यसमा मानवीय व्यवहारको इङ्गित गरिएको छ संकेत गरिएको छ प्रेमिकामा लागू नभएको अर्थशास्त्रको सीमान्त उपयोगिता रासनेम श्रीमतीमा लागू हुन्छ त्यसैले राम्रो अवस्था अथवा राम्री देखेर सुरु हुने यो पहिलो प्रकृतिको प्रेममा सबल पक्षहरू पनि हुँदाहुँदै आशंका र वितृष्णा जस्ता निकै डर लाग्दा कमजोरीहरू पनि रहेका हुन्छन् मैले यहाँ श्रीमतीमा पनि उपयोगित राजनैम लागु हुन्छ भने जस्तै यो श्रीमानमा पनि हुने चाहिँ त्यही हो फेरि श्रीमती र श्रीमानप्रतिको दृष्टिकोण पनि अर्को दोस्रो प्रकृतिको प्रेमको चर्चा म एकैछिनपछि गर्छु कोही हुनुहुन्छ फोन सम्पर्कमा हजुर नमस्कार नमस्कार कहाँबाट को बोल्नु हुँदैछ दाङ तुलसीपुरदेखि म सिर्ता ढाका दाङबाट तुलसीपुरबाट अनि तपाईँलाई पनि मेरो प्रश्न प्रेम र जोखिम किन सँगै रहन्छन् हरेक कुरामा जोखिम हुन्छ त्यसैले प्रेम पनि जोखिम हुन्छ हरेक कुरामा हुन्छ जोखिम पहिला पहिलामा जोखिम मोल्दै हिँड्नुपर्छ हामी र यही जीवनयापनकै क्रममा आउने प्रेम हो एकदम सही भन्नुभयो तपाईँले सुरु गर्नुहोस् तपाईँको मुक्तक अब मुक्तकले नै तपाईँको कामै भएको होला वीर भएरै महावीर नामै भएको होला काम मुक्त लेख्ने तपाईँको कामै भएको होला वीर भएरै महावीर नामै भएको होला यदि लेखेर छापेको भए यदि लेखेर छापेको भए तपाईँका मुक्ति मुक्तकहरू तपाईँका मुक्तको गोदामै भएको होला तपाईँका मुक्तको गोदामै भएको होला यति नै तपाईँले सोचे जस्तै जाति हुन सकौँ तपाईँले सोचे जस्तै जाति हुन सकौँ बहकाउने तपाईँको साथी हुन सकौँ तपाईँले सोचे जस्तै जाति हुन सकौँ बहकाउने तपाईँको साथी हुन सकौँ अरू मलाई केही पनि चाहिँदैन सत्य सत्य अरू मलाई केही पनि चाहिँदैन सत्य सत्य अरू नाता भन्दा म चाहिँ माथि हुन सकौँ तपाईँले भन्नुभए चाहिँ जाति हुन सकौँ बहकाउने तपाईँलाई साथी हुन सकौँ हस् नमस्कार छुट्टिन्छौँ आउनुभएको थियो जानुभयो अब तपाईँको पालो सुन्ने एक पचपन्न पचास नौ सय बयासी प्रेम र जोखिम किन सँगै रहन्छन् मैले दुई दुई खाले प्रेमको कुरा गरिरहेको छु कोही राम्री लागेपछि मनपर्छ र कोही मन परेपछि राम्री लाग्छ अब म मन परेपछि राम्री लागेर सुरु हुने यो प्रेमका जोखिमहरूको बारेमा थोरै तपाईँलाई बताउँछु यो दोस्रो प्रकृतिको प्रेमको चर्चा गरौँ अर्थात् मन पराएपछि राम्रै लाग्ने प्रेमको मन पराएपछि राम्रै लाग्यो भनिरहँदा यसमा पनि के कारणले मन पराइयो त भन्ने प्रश्न टटकार रूपले उब्जिन्छ तर एउटा महत्त्वपूर्ण कुरा चाहिँ के भने यस्तो प्रकृतिको प्रेममा सौन्दर्यताले नगन्य भूमिका निर्वाह गरेको हुन्छ बरु यसमा बोलीचाली विचार लक्ष्य व्यवहार जस्ता पक्षहरूले उल्लेख्य भूमिका निर्वाह गरेका हुन्छन् तर रूपले खासै अर्थ राखेको हुँदैन हिन्दीमा एउटा भनाइ छ गदी पर दिल्लगी लगी त्यो परिक्या चेज हे अर्थात् गदी मन पर्यो भने परीको पनि वास्ता हुँदैन यो भनाइ पनि यस्तै प्रकृतिको प्रेमले जन्माएको हो यस्तो प्रेमको सबैभन्दा सबल पक्ष भनेकै आशंका र वितृष्णाले यसमा कुनै ठाउँ पाउँदैन यसमा पाउनै पर्ने लोभ भन्दा पनि आवश्यकता हुन्छ लगातारको निकटताले यस्तो प्रेमको सृजना गर्दछ एक अर्कालाई नै थाहा नभइकनै दुवैतर्फ यस्तो प्रेम क्रमशः विकसित भइरहेको हुन्छ जस्तै हरेक दिन कलेजमा हुने भेट एक आपसको रमाइलो कुटाकुट क्यान्टिनमा खाजा खाँदा जुठो साँडफेर जस्ता हेर्दा सामान्य लाग्ने तर प्रधान व्यवहारले यस्तो प्रेम झन्झन वयस्क बन्दै गइरहेको हुन्छ यदि दुई मध्ये एकबाट अर्को तेस्रो पक्षबाट एकलाई चाहिँ अर्को तेस्रो पक्षबाट प्रेम प्रस्ताव या वैवाहिक प्रस्ताव आउनुपर्छ अनि त्यति बेला एक्कासी यो प्रेम दृश्यमा देखिन्छ सतहमा आउँछ यस्तो प्रेमको प्रमुख र निकै जटिल जोखिमता भनेको यथार्थ बोध हो दुईमध्ये एकलाई अरू कसैबाट या स्वतस्फूर्त रूपमा यथार्थताको विश्लेषण गर्न त्यो गर्ने रुचि पलायो भने यस्तो प्रेम धर्मराउन बेर लाग्दैन पलभरमै ध्वस्त हुन पनि सक्छ जस्तै दिनहुँको निकटताले एकअर्काको परिचय र पारिवारिक धरातल बिर्सेर गरिने प्रेम यस अन्तर्गत पर्छन् यदि दुईमध्ये एकलाई आर्थिक हिसाबले या सामाजिक मान्यतामा ऊ आफूभन्दा मा तल रहेको र ऊभन्दा आफू माथि रहेको ऊसँग जीवन बिताउँदा आइपर्ने चुनौतीहरूको कहली लाग्दो यथार्थ बोध हुन्छ त्यति नै बेला त्यो प्रेमको दाह संस्कार भइहाल्छ यी सबै कुरा भनिसकेपछि महन्तमा के भन्छु भने प्रेमसँगै जोखिमता जन्मिन्छ र हुर्किन्छ पनि जोखिमता बिनाको प्रेम असम्भव प्राय छ त्यसैले पारी पुग्न नदीमा हाम फाल्नु अगावै पौडी सिक्नु अपरिहार्य छ यो तपाईँलाई मेरो सल्लाह कोही हुनुहुन्छ फोन सम्पर्कमा हजुर नमस्कार नमस्कार नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ बाबुरामजी सन्चै हुनुहुन्छ अलि अझ प्रष्ट आइरहेको छैन आवाज है अनि तपाईँलाई पनि मेरो प्रश्न प्रेम र जोखिम किन सँगै रहन्छन् होला प्रेम र जोखिम किन सँगै रहन्छन् होला हुन्छ अब तपाईँको मुक्त सुरु गर्नुहोस् यो दसैँमा आउँछु भन्थे यो दसैँमा आउँछु भन्थे छुट्टी पाइन आइन आमा यो दसैँमा आउँछु भन्थे छुट्टी पाइन आइन आमा जमरा टिका लाउँछु भन्थे छुट्टी पाइन आइन आमा जमरा टिका लाउँछु भन्थे छुट्टी पाइन आइन आमा गाउँका साथी भाइसँग धोको थियो गर्ने रङ्ग गाउँका भा साथी भाइसँग धोको थियो गर्ने रङ्ग भैलो गाउँछु भन्थे छुट्टी पाइन आइन आमा यो दसैँमा आउँछु भन्थे छुट्टी पाइन आइन आमा जमरा टिका लाउँछु भन्थे छुट्टी पाइन आइन आमा बेसी भैलो गाउँछु भन्थे छुट्टी पाइन आइन आमा नआइने घरको याद सम्झिएर बस्नु उतै नआइने घरको याद सम्झिएर बस्नु उतै आमाको हातको टिका कल्फिएर बस्नु उतै नआइनी घरको याद सम्झिएर बस्नु उतै आमाको हातको टिका कल्पिएर बस्नु उतै यता हामी लिङ्गे पिङमा जुल्दै हुन्छौँ होला त्यति बेला यता यता हामी लिङ्गे पिङमा जुल्दै हुन्छौँ त्यति बेला तिमी भने आफ्नो तिमी भने साथीसँग रमिएर बस्नु उतै नआइने घरको याद सम्झिएर बस्नु उतै आमाको हातको टिका कल्पिएर बस्नु उतै हस् नमस्कार छुट्टिन्छौँ नमस्ते अब चाहिँ तपाईँको फोनहरू लिन सक्दिनँ म अन्तमा छौँ कार्यक्रमको फ्रेम र जोखिम किन सँगै रहन्छन् यो प्रश्न हामीले राख्यौँ र तपाईँलाई यो पनि जानकारी कि तपाईँले भोलि यो कार्यक्रम सर्लाहिका मित्र मोहन बिहानीको blog W W W dot Mohan Bihani dot blogspot dot कममा पनि तपाईँले सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ यसै गरी अर्का मित्र रामशरण श्रेष्ठको blog W W W dot Chisapani Nepal dot blogspot dot कममा पनि यसै गरी निश्चल युवराजजीको blog W W W dot Nischal Y U B युब डट ब्लग डट कममा पनि र W W W dot Butwal online dot कममा पनि तपाईँले सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ र अर्को एउटा कुरा पनि तपाईँलाई भनिहालौँ कार्यक्रम जीवनका केही यस्तै बहकाउने अंशहरू तपाईँले चितवनबाट प्रकाशित हुने सचेत प्रयास राष्ट्रिय साप्ताहिकमा हरेक साता आइतबार तपाईँले पढ्न सक्नुहुन्छ हामी कार्यक्रम बहकिने मनका यी बहकाउने कुराहरू चाहिँ चितवनबाट प्रकाशित हुने सचेत प्रयास राष्ट्रिय साप्ताहिकबाट प्रकाशित गर्छौँ र कार्यक्रमको अलि अन्ततिर आएका छौँ कार्यक्रममा बहकिने मनमा तपाईँ धेरैले धेरै थरीका सुझावहरू दिइरहनु भएको छ निकै अघिबाट मेरो मोबाइलमा निकै लामो लामो एसएमएसहरू आउँथ्यो म सम्भव हुन्थ्यो भने त्यो सबै एसएमएस पढौँ भन्ने सोच्दै थिएँ आज पनि अर्को एउटा एसएमएस आयो दाङबाट कृष्ण राउतजीले पठाउनु भएको उहाँ पेसाले शिक्षक हुनुहुन्छ निकै मन छुने गरी पठाउनुहुन्छ उहाँको एसएमएसहरू म प्राप्त गर्छु र अरू धेरै साथीहरूले भन्नुभएको एउटा कुरा उहाँले पनि आज मलाई फेरि झस्काउनु भयो पत्रलाई पनि अलिक बढी स्थान दिनु पर्यो भनेर एकदम सिरोधारे तपाईँहरूको यो सुझाव चाहिँ र एउटा जानकारी कि पत्र अहिलेसम्म हामीलाई प्राप्त भएको चाहिँ छैन है गएको श्रृङ्खला मात्र एकजना साथीको प्राप्त भयो र हामीले वाचन गऱ्यौँ म पनि पत्रमा बढी घुलमिल हुन खोज्छु तपाईँका आफ्नै हातले लेखेका अक्षरहरू मलाई ती अक्षरहरूमा तपाईँको रूप पाए जस्तो लाग्छ मलाई त्यसैले पत्रमा म बढी नजिक हुन खोज्छु त्यो अवसर मैले पाएको छैन कारण तपाईँ धेरैले पत्र पठाउनु भएको छैन र तपाईँले फेसबुकमै सहभागिता जनाइरहनु भएको छ अर्को यहाँनिर मैले भन्नै पर्ने कुरा र पत्रको कुरा आइहाल्यो म अब आउने महिना यो कार्तिकको तेह्र गतिको श्रृङ्खला चाहिँ तपाईँका फोनहरू लिन्न तपाईँका मुक्तकहरू मात्रै पढ्नेछु र त्यसमा विशेष गरी म तपाईँका पत्रहरूबाट मुक्तकहरू वाचन गर्नेछु यो ट्याक्कै दशको पूर्णिमाको भोलिपल्टको श्रृङ्खला पर्छ त्यसैले पनि तपाईँले यो असोजको मसान्तसम्मै आइपुग्ने गरी तपाईँले आफ्नो पत्र पठाउनुहोला म पत्रहरू विशेष गरी लिन्छु कार्तिक तेह्र गतिको श्रृङ्खलामा चाहिँ असोज मसान्तसम्म आइपुग्ने गरी पत्र पठाउनुहोला जसको लागि ठेगाना रहेको छ कार्यक्रम बहकिने मन सामुदायिक सूचना network CIN post box number उन्नाइस तिन सय चौबिस काठमाडौँ नेपाल यो ठेगानामा तपाईँले पठाउनुहोला यसो गरी W W W dot Facebook dot com slash बहकिने मन मन पराउने साथीहरूको सङ्ख्या चौबिस सय एकतिस पुगेको छ निकै खुसी लागेको छ अझै यो हाम्रो परिवारको सङ्ख्या दिनदिनै बढिरहेको छ निकै आभार व्यक्त गर्न चाहन्छु तपाईँ सबैलाई यो हप्ताको साताको मुक्तकमा मैले लिएको छु कौशल किरणको मुक्तक सबै सबै साताको मुक्तकमा सहभागिता जनाइदिनु हुने साथीहरूलाई धन्यवाद यो हप्ता नपरे पनि आगामी श्रृङ्खलाहरूमा क्रमैसँग म तपाईँका मुक्तकहरू लिनेछु कौशल किरणको मुक्तक अब म वाचन गर्छु तिम्रो ओठको खुसी खोसौँ अह हुन सक्दैन यो तिम्रो ओठको खुसी खोसौँ अह हुन सक्दैन यो तिम्रो घरमा आगो जोसु अह हुन सक्दैन यो तिम्रो ओठको खुसी खोसौँ अह हुन सक्दैन यो तिम्रो घरमा आगो जोसु अह हुन सक्दैन यो जहाँ जाउँ तिमी तिम्रै खुसी चाहने मान्छे हुमा जहाँ जाऊ तिमी तिम्रै खुसी चाहने मान्छे हुमा तिम्रो ओठको खुसी खोसौँ अह हुन सक्दैन यो तिम्रो घरमा आगो झोसु अह हुन सक्दैन यो जहाँ जाऊ तिमी तिम्रै खुसी चाहने मान्छे हुमा तिम्रो बारे नराम्रो सोचौँ अह हुन सक्दैन यो तिम्रो बारे नराम्रो सोचौँ अह हुन सक्दैन यो साताको मुक्तकमा कौशल किरणको मुक्तक मैले लिएँ र अब चाहिँ कार्यक्रमबाट छुटिनुपर्छ यो दिनजुल कार्यक्रम पहिलोपटक सुन्नुहुने तपाईँलाई विशेष धन्यवाद यसै गरी लगातार सुन्दै आइरहनु भएका तपाईँलाई धन्यवाद कार्यक्रमको बारेमा सुन्नैपर्ने पर्ने एउटा रेडियो कार्यक्रम अलिकति मन बहकिन्छ है यो कार्यक्रममा भनेर योग्य यो भन्न योग्य सम्झिएर तपाईँले जो साथीलाई भन्नुहुन्छ नि सिफारिस गर्नुहुन्छ तपाईँ सबै सबैलाई धन्यवाद र विशेष गरी आज धन्यवाद तपाईँलाई जसले धेरै फोन ट्राई गरेर पनि आज तपाईँ सहभागी हुन पाउनु भएन प्रविधिबाट मलाई तिनजेल यो पारी सिसापारीबाट साथ दिनु भने एकराजीलाई धेरै आभार दिन चाहन्छु एकराजी कार्यक्रममा हुने बित्तिकै मलाई छुट्टै आनन्द लाग्छ छुट्टै मजा लाग्छ निकै त्यो मैले अगाडिदेखि भन्दै थिएँ कता हराउनु भयो तपाईँ भनेर उहाँ आउनुभयो र अब चाहिँ छुटिनुपर्छ प्रेम र जोखिम किन सँगै रहन्छन् यो प्रश्नको जवाब राख्दै महावीर विश्वकर्मा पनि म अर्को सातासम्मको लागि ओझेल पर्छु हामी पात्र हौँ कथा अन्तै बन्छ हामी पात्र हौँ कथा अन्तै बन्छ मलाई भने आफ्नो कथा आफै लेख्न मन छ हामी पात्र हौ कथा अन्तै बन्छ मलाई भने आफ्नो कथा आफै लेख्न मन छ अनेकौं परीक्षाको खड्गो होरे जीवन अनेकौं परीक्षाको खड्गो होरे जीवन हामी पात्र हौ कथा आफै बन्छ मलाई भने आफ्नो कथा आफै लेख्न मन छ अनेकौं परीक्षाको खड्गो होरे जीवन प्रेम भनेकै जोखिम कथाकार यस्तै भन्छ प्रेम भनेकै जोखिम कथाकार यस्तै भन्छ हवस् जान्छु अर्को हप्ता आउँछु नि नमस्कार यहाँ